जिन्दगीमा खुसी दिने कुरा किनिदिन्छु भेट हुँदा सिन्दुर पोते चुरा किनिदिन्छु भोलि पर्सि मन फाटे छप्काएर जानु दुवैतिर धार भएको छुरा किनिदिन्छु मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति कार्यक्रम मुक्तक यात्रा प्रत्येक शनिबार राति नौ पन्ध्रमा कार्यक्रम मुक्तक यात्रा चोट लाग्दा मलाई हाँस्न सिकायो आमा सङ्घर्षका यी घडीमा बाँच्न सिकायो आमा चोट लाग्दा मलाई हाँस्न सिकायो आमा सङ्घर्षका यी घडीमा बाँच्न सिकायो आमा हरेक पल आयो आँधी हुरी मेरो जीवनमा छेडभरको खुसीमा मानी नाच्न सिकायो आमा आमाप्रति समर्पित यो मुक्तकसँगै हार्दिक हार्दिक स्वागत छ तपाईँ त्रियानब्बे थुप्लो चार मेगाहर्समा कार्यक्रम मुक्तक यात्रा सुनिरहनु भएको छ दीपक भण्डारी मायालुको मुक्तक सँगसँगै स्वागत गरिरहेका छौँ मुक्तक यात्रामा सदाको शनिबार झैँ आज पनि हामी उपस्थित भइरहेका छौँ सुनाइरहेका छौँ मुक्तकहरू सुनाउने छौँ मुक्तकहरू तपाईँ हामीलाई प्रत्यक्ष त्रियानब्बे थोप्लो चार मेगा हर्स ट्युन गर्दै हुनुहुन्छ भने हामीलाई संसारभरि जहाँ तहीँ रहेर सुनिरहनु भएको छ W W dot radio Annapurna dot com dot NP login गरेर मैले टिकापुर कैलालीका साथी दिपक भण्डारी मायालुको मुक्तक पढेँ मायालु नै थियो मुक्तक पनि जसले आमालाई सम्झिएर आमाको न्यानो माया र त्यो निस्वार्थ माया र न्यानो काखलाई सम्झिएर मुक्तक लेख्नु भएको थियो सुन्दर तरिकाले यसरी मुक्तकलाई प्रस्तुत गर्नुभएकोमा साथीलाई धेरै धेरै धेरै धन्यवाद छ हामी अब दस बजेसम्म तपाईँहरूबाट नै रचित ती मुक्तकहरूलाई प्रस्तुत गर्नेछौँ मसँग प्रवीण खत्री हुनुहुन्छ म्याग्दीका प्रवीण खत्रीको यो मुक्तक म यति बेलाको क्रममा राख्न चाहन्छु घरमा छिमेकी हल्लाको बहाव ल्याएर चोक बजारमा कृत्रिम अभाव ल्याएर घरमा छिमेकी हल्लाको बहाव ल्याएर चोक बजारमा कृत्रिम अभाव ल्याएर आफै संलग्न मायाको सरकार ढलायौ आफै संलग्न मायाको सरकार ढलायौ आफैले अविश्वासको प्रस्ताव ल्याएर बडो गजबको बडो गजबको मुक्तक बडो गजबको मुक्त सरकारसँग यसरी मायालाई दाँझेर अथवा यो अविश्वासको प्रस्ताव त्यो प्राय संसद भवनभित्रै चल्ने क्रियाकलापलाई उहाँले यसरी मुक्तकमा उतार्नु भएछ त्यो पनि मायाको रूपमा बडो सुन्दर तरिकाले प्रस्तुत हुनुभयो धेरै धेरै धन्यवाद छ यति बेला मेरो हातमा मुक्तक छ श्याम श्रेष्ठ स्वप्निल स्वप्निलको मुक्तक छ कृष्ण आमा प्रति नै समर्पित छ हिजो मात्रै माता तीर्थ औँसी थियो र सबैजनाले आफ्ना आमालाई सम्झेर गाउँ फर्किनुभयो अथवा आफ्नै आमालाई सम्झना स्वरूप केही लिएर जानुभयो फोन गर्नुभयो त्यो नै ठुलो कुरो हो ठुलो कुरा हो सम्झना नै सबैभन्दा ठुलो कुरो श्याम श्रेष्ठ लेख्नुहुन्छ शीतल ठान्छन् सधैँ घाम नै किन नहोस् शीतल ठान्छन् सधैँ घाम नै किन नहोस् मुटुमै सजाउँछन् घाम नै किन नहोस् सुनै हुन्छ आफ्नो सन्तान आमा बाबुलाई चाहे अरूलाई ती फलाम नै किन नहोस् बडो सुन्दर एकदमै राम्रो तरिकाले प्रस्तुत हुनुभयो हो गजबको सन्तान जति धेरै भए तापनि जति अभावमा गुज्रे तापनि सन्तान आमा बाउका लागि एकदमै प्रिय हुन्छन् त्यसैले नै हो आमाप्रति समर्पित यो मुक्तकलाई मैले सलाम गरेँ हामी निरन्तर निरन्तर तपाईँसँग यात्रामा जुटिरहेका छौँ तपाईँ नेपाली साहित्यको यो चोटिलो विधा मुक्तको उन्नयन र विकासका लागि रेडियो अनुपूर्णको यो प्रस्तुति सुनिरहनु भएको छ कृष्णको हातमा पनि मुक्तक देख्दैछु कुनै समय कुनै समय हामीसँगै यही पोखरामा धेरै कार्यक्रमहरूमा सहयात्रा गर्दै हिँड्ने एकजना साथी हाल चाहिँ तनाउमा बस्नुहुन्छ रामजाकोटका साथी विजय राणा भाटको यो मुक्तक मैले यहाँनिर प्रस्तुत गर्न चाहेँ सानातिना कुरा बढाइ चढाइ हुन्छ मेरो देशमा सानातिर कुरा बढाइ चढाइ हुन्छ मेरो देशमा बन्द हुन्छ न त धेरै पढाइ हुन्छ मेरो देशमा यस्तै चालले देश अगाडि बढ्दै गयो भने हजुर यस्तै चालले देश अगाडि बढ्दै गयो भने हजुर त्यो दस वर्षे भन्दा ठुलो लडाइँ हुन्छ मेरो देशमा यो मुक्तकले पनि मजाले छोयो कृष्ण मजाले छोयो हो नि यसरी नै यसरी नै हामीलाई अभावमै राख्ने अनि त्यहाँबाट ठुलालाई चैन अनि सानालाई ऐन यस्तो किसिमको प्रवृत्ति बढ्दै गयो भने पक्कै पनि हो भोलिका दिनमा फेरि ठुलो सङ्घर्ष नहोला भन्न सकिन्न बडो गजबको मुक्तक मेरो पनि मन छोयो यो पनि एउटा डर हो त्रास हो एक नेपाली एक देशभक्त नागरिकको एउटा चिन्ता हो देशप्रति एकदमै सुन्दर तरिकाले खैरनी बुटवलबाट राजु थापा मगर लेख्नुहुन्छ कृष्ण केही दिन अझै यस्तै लास बनेर बिताउनु छ रहरलाई बन्दक बनाइदिन दिन गनेर बिताउनु छ केही दिन अझै यस्तै लास बनेर बिताउनु छ रहरलाई बन्धक बनाई दिन गनेर बिताउनु छ छिट्टै आउँदैछ खुला आकाशमा उड्ने बेला परदेशको ठाउँमा मनलाई यही भनेर बिताउनु बडो सुन्दर सुन्दर प्रवासमा रहेका धेरैभन्दा धेरै साथीहरूलाई पनि समर्पित हुनसक्छ यो मुक्त किनकि प्रवासमा रहेर जस्तो सुकै परिस्थितिमा पनि तपाईँ नेपाली साहित्यको यो विधालाई अगाडि बढाउनका लागि लागि पर्नु भएको छ धेरै धेरै धन्यवाद छ एउटा गजबको मुक्तक कृष्ण मुक्तक पढ्दैछन् मेरो हातमा पनि मुक्तक हेरिरहेकी छु मैले चक्रबाबु चन्द सल्लेरी दैलेख हाल चाहिँ महाराष्ट्र पक्कै पनि भारतमा हुनुहुन्छ उहाँ पनि प्रवासमै हुनुहुन्छ मैले उहाँको मुक्तक पढ्न चाहेँ मुगलान पसे पनि देशको चिन्ता छ मलाई बेपत्ता भएका अवशेषको चिन्ता छ मलाई मुगलान पसे पनि देशको चिन्ता छ मलाई बेपत्ता भएका अवशेषको चिन्ता छ मलाई ए आधुनिक जमानाका नाङ्गा ठिटीहरू हो ए आधुनिक जमानाका नाङ्गा ठिटीहरू हो पौराणिक आमाको भेषको चिन्ता छ मलाई यो आमा यहाँ चाहिँ आमालाई पनि भयो उहाँले बडो मजाले लेख्नुभयो हो अहिले समाज यसरी विकसितको नाउँमा विसङ्गतितिर गइरहेको छ पश्चिमा संस्कृतिले ढाकिरहेको यो अवस्थामा तपाईँले आमालाई सम्झेर प्रवासबाट यस्तो सुन्दर तरिकाले मुक्तक लेख्नुभयो धेरै धेरै धन्यवाद छ पक्कै पनि यति बेला मेरो हातमा पनि मुक्तक छ कृष्ण आज राम्रा मुक्तकहरू आइरहेका छन् मुक्तक लेखनमा सुधारिएका मुक्तकहरू अथवा व्यङ्ग्य मिसाइएका मुक्तकहरू आइरहेका छन् तिमीले मुक्तकका कुरा गर्यौ तिमीले त्यो मुक्तकका कुराहरू गरिरहँदाखेरि मुक्तक का पानाहरू पल्टाइरहँदाखेरि मैले एकैछिन रोक्न चाहे तिमीलाई हामी छोटो व्यावसायिक विश्रामको लागि ओझेल पर्छौँ तपाईँ रेडियो अन्नपूर्ण सुन्दै गर्नुहोस् सानी रे सा सानी रे सानी सानी बगरे नि बग्ने आँसु जसो तसो थमाउँदैछु बग्ने आँसु जसो तसो थमाउँदैछु चोट दियो मुटुभरि चोट दियो मुठ भरी चोट दियो मुठ भरी भुलेर रमाउँदैछु रमाउँदैछु रमाउँदैछु बग्ने आँसु जसो तसो थमाउँदैछु सोध्नु मेरो खबर तिमी छैनौ मदिराको तिमी छैनौ मदिराको प्याला समाउँदैछु चोट दियो भरि चोट दियो भरि चोट दियो भरि चोट दियो भरि भुलेर भुलेर रमाउँदैछु रमाउँदैछु रमाउँदैछु साँझ के हो बिहान के हो साँझ के हो बिहान न सोध्नु मेरो प्रहर जिन्दगी नै रित्याएर जिन्दगी नै रित्याएर खाली बनाउँदैछु चोट दियो मुटुभरि चोट दियो मुटुभरि चोट दियो मुटुभरि चोट दियो छु भुलेर रमाउँदैछु रमाउँदैछु रमाउँदैछु बग्ने आँसु जसो तसो खमाउँदैछु मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति कार्यक्रम मुक्तक यात्रा प्रत्येक शनिबार राति नौ पन्ध्रमा कार्यक्रम मुक्तक यात्रा राज सिग्देलको यो आवाज र व्यापारिक विश्रामसँगै हामी फेरि उपस्थित भइसकेका छौँ तपाईँको आफ्नै रेडियो रेडियो अन्नपूर्णको युद्ध हुने तरङ्गमा र यात्रा गरिरहेका छौँ विगत लामो समयदेखि तपाईँसँगै यात्रा गरिरहेका छौँ मुक्तकमा हातेमालो गरिरहेका छौँ र मुक्तक यात्रामा यात्रा गरिरहेका छौँ यति बेलाको क्रममा अर्का एकजना यात्री हामीसँग भेटिनु भएको छ प्रवीण पाण्डे हुनुहुन्छ पागल मन लेख्नु भएको छ तर जे जस्तो लेखे पनि मन पागल कहिले नहोस् पक्कै पनि हो आजै गर्नुपर्छ एउटा इन्साफ तिमीले कि देऊ सजाए कि गर माफ तिमीले बडो सुन्दर तरिका आजै गर्नुपर्छ एउटा इन्साफ तिमीले कि देउ सजाए कि गर माफ तिमीले प्रेम गर्नु अपराध भए देऊ बिस होइन भने स्वीकार गर गुलाब तिमीले एकदमै सुन्दर तरिकाले यो बडो सुन्दर तरिकाले लेख्नु भएको छ हो अब यसमा चाहिँ मैले धेरै बोल्न चाहिँ भयो यहीँनिर रोकेँ मैले तर सुन्दर तरिकाले मुक्तक लेख्नु भएको छ कति धेरै अप्सनहरू दिनुभएको छ कि प्रेमलाई मेरो प्रेमलाई स्वीकार कि चाहिँ बिस पिलाइदेऊ होइन कृष्ण यो एकदमै सुन्दर तरिकाले प्रस्तुत हुनुभएको छ धेरै धेरै धन्यवाद छ मैले यति बेला मैले यहाँनिर प्रस्तुत गर्न चाहन्छु प्रकाश सापकोटा आखेट काठमाडौँ थानकोटका साथीको मुक्तक यहाँनिर मैले पस्किन चाहन्छु तपाईँ सुनिरहनु भएको छ कार्यक्रम मुक्तक यात्रा कहिले एक्लो महसुस हुन नपरोस् तडपिएर मेरो तस्बिर छुन नपरोस् कहिले एक्लो महसुस हुन नपरोस् तडपिएर मेरो तस्बिर छुन नपरोस् हे भगवान् शक्ति दिनु मेरी प्यारीलाई हे भगवान् शक्ति दिनु मेरी प्यारीलाई यदि म मरेर गए पनि रुन नपरोस् यो यो एउटा ऊर्जा हो के यदि हो मरेर गएका मान्छेहरू रुँदैमा फर्किँदैनन् मान्छे केही सन्तुष्टिका लागि छेडिक सन्तुष्टिका लागि रुन्छन् तर यहाँ साथीले यस्तो भन्दै हुनुहुन्छ कि हो अब रुन नपरोस् किनकि रोएर पनि केही हुँदैन त्यो शक्ति चाहिँ सबैमा प्राप्त होस् म पनि भन्छु एउटा बडो गजबको तर गाह्रो हुन्छ कृष्ण सायद गाह्रो हुन्छ जस्तो लाग्छ मलाई यति बेला बडो गजबको मुक्तक छ यो मुक्तकले इतिहास हिजोका दिन पनि सम्झाउँछ कृष्ण है खरी कलम अनि पेटी पाना थियो बाबु सैलोजेर ठाडो भाका गाना थियो बाबु बडो सुन्दर खरी कलम अनि पेटी पाना थियो बाबु शैले र ठाडो भाका गाना थियो बाबु आफ्नो विगत सम्झिएर भन्नुभएको थियो हजुरबाले गाई पैसामा गाई किन्ने जमाना थियो बाबु गाई पैसामा गाई किन्ने जमाना थियो बाबु हो त्यो जमाना परिवर्तन भएको छ यहाँसम्म आइसकेको छ परिवर्तन भएर अब हामी त्यही जमानामा त फर्किन सक्दैनौँ तर ती जे जे जति कुराहरू पहिला थिए तिनलाई मनभित्र सम्झनामा राखेर ती हाम्रा सबै संस्कृतिहरूलाई अँगाल्दै सम्पदाहरूलाई जोगाउँदै हामी यसरी नै अगाडि बढ्नु छ सुन्दर सुन्दर रचना सुरज पराजुलीको मुक्तक थियो अहिले बाहिर हुनुहुन्छ यहीँ चापाकोट पामेका स्रष्टा सुरजजीले निकै राम्रा मुक्तकहरू लेखिरहनु भएको छ खुसी लागिरहेको छ मुक्तकमा नयाँ आयाम र नयाँ इट्टा थप्ने काम यस्ता युवाहरूबाट हुँदैछ भइरहेको छ मैले कोमल प्रसाद नेौपानेको मुक्त यहाँनिर पस्किन चाहेँ कोमल प्रसाद नेउपाने नुवाकोटका साथी हुनुहुन्छ सिम खेतहरू सबै टारी भएपछि खोलाकै बगर पनि बारी भएपछि सिम खेत सबै टारी भएपछि खोलाकै बगर पनि बारी भएपछि पेट पाल्न पेट पाल्न नै मुस्किल छ किसानलाई साउ महाजनको घर भकारी भएपछि साउ महाजनको घर भकारी भएपछि यो कस्तो भन्दा अब हो नि होइन हामीले जति आय आर्जन गरे पनि किसानले जति उब्जाउ गरे पनि आखिर साउको घर भकारी भएर ठुलो भइसकेपछि तँ भर्नु पर्यो त्यो नभरिसँग हाम्रो पेट त भरिँदैन त्यसैले नै यो प्रवृत्ति थियो र अझै पनि छ र त्यो प्रवृत्तिको अन्त्य हुनुपर्छ हामी यो बोलिरहेका छौँ यति बेला मसँग मुक्तक छ कृष्ण र सूचना पनि छ हामीसँग सूचना पनि छ एउटा मुक्तक इतिहासमै अर्को खुसीको खबर छ सूचना राख नराख सूचना भन्दा अगाडि मुक्तक पढौँ कि सूचना ए हुन्छ हुन्छ जे पढे पनि एकदमै म सुन्नका लागि तयार छु सूचनामा एकछिनमा भन्ने छु यति बेला मसँग मुक्तक छ जसले जन्म दियो उसलाई टाढा बगाउँदैछ आमाको काख बिर्सिएर अरूसँग रमाउँदैछ जसले जन्म दियो उसलाई टाढा बगाउँदैछ आमाको काख बिर्सिएर अरूसँगै रमाउँदैछ हेर्नुहोस् आमालाई वृद्धाश्रम पठाएर छोराले माता तीर्थ औँसी बिर्सी प्रेम दिवस मनाउँदैछ बडो सुन्दर बडो सुन्दर हिजोको माता तीर्थ औँसी र हामीले सर्वाधिक धेरै मनाइने त्यही प्रेम दिवस प्रणय दिवस यो दुईवटाको अन्तरलाई यहाँनिर प्रस्तुत गर्नुभएको छ हो हामीले हाम्रा संस्कृतिहरू सबैलाई मान्नुपर्छ यसरी नै मनाउनुपर्छ तर त्यो होइन कि पश्चिमा संस्कृतिबाट आयात भएका आएका संस्कृतिहरूलाई हामीले चाहिँ धेरै माया गर्ने मुटुभित्रै राख्ने तर हाम्रा संस्कृतिहरूलाई नमान्ने चाहिँ पटक गनाउँदैन कपिल मणिको मुक्तक थियो यो बडो गजबको मुक्तक माता तीर्थ औँसी विशेष मुक्तकहरू पनि राखिरहेका छौँ मैले सुभाष पराजुलीको मुक्तक पढ्दैछु बाँसगढी बर्दियाका साथी न धेरै पैसा कमाउन सके न खाली पेट रमाउन सके न धेरै पैसा कमाउन सके न खाली पेट रमाउन सके आऊ सँगै तिमीलाई सुख दिन्छु भनेर न तिम्रो हात समाउन सके बडो गजबको यस्तो अक्सर भइरहेको छ युवाहरूमा भएको देखिरहेका छौँ बडो गजब तरिकाले व्यक्त गर्नुभएको छ मुक्तकमा धेरै धेरै धन्यवाद छ साथी बडो सुन्दर तरिकाले लेख्नुभयो आज एउटा सामान्य विषयबाट उठान भएर मुक्तकलाई गहन रूपमा अन्त्य गर्नु नै मुक्तकारको क्षमता हो सबै कुरा प्रेमसँग सम्बन्धित छन् मातृ प्रेम होइन प्रेमी प्रेमिकासँग सम्बन्धित प्रेम सबै प्रेमहरू अटाइरहेका छन् होइन युवा युवती बिचको प्रेम एउटा देश प्रेम अनि आमाप्रतिको प्रेम सबै सबै प्रेमहरू हटाइरहेका छन् हामी छोटो व्यावसायिक विश्रामको लागि ओसेल पर्छौँ प्रत्येक शनिबार राति नौ पन्ध्रमा कार्यक्रम मुक्तक यात्रा आमालाई पुरानो साडीमा भेटिन्छ अनि जवान छोरो खाडीमा भेटिन्छ आजकल देशमा बेपत्ता बुहारीको बलात्कृत शब झाडीमा भेटिन्छ बडो स्तब्ध हुने तरिकाले मुक्तक पढ्यो कसको मुक्तक थियो यो सुरज पराजुलीको मुक्तक सँगसँगै स्वागत गरिरहेका छौँ हामीले तपाईँ त्रियानब्बे थोप्लो चार मेगा हाजमा कार्यक्रम मुक्तक यात्रा सुनिरहनु भएको छ यो सुरजजीको अर्को मुक्तक नपढिरहन सकेनौँ क्या हामी यस्तो सुन्दर तरिकाले मुक्तक लेख्नुभयो समाज यो दिशातर्फ ढल्किरहेको छ कि अब यहाँनिर प्रश्न चिन्ह खडा भएको छ अन्तर्मनका भ्रमहरू चिर्न नसकिने रहेछ मनले आफ्नो ठानेकालाई पिर्न नसकिने रहेछ अन्तर्मनका भ्रमहरू चिर्न नसकिने रहेछ मनले आफ्नो ठानेकालाई पिर्न नसकिने रहेछ तपाईँ मान्नुहोस् या नमान्नुहोस् यो कटु सत्य हो तपाईँ मान्नुहोस् या नमान्नुहोस् यो कटु सत्य हो बाउ आमाको गुण तिर्न नसकिने रहेछ बडो गजबको हामी मान्छौँ यो कटु सत्य नै हो बाबुआमाको गुण तिर्नै सकिँदैन तिर्न सकिँदैन त्यो तिर्न खोज्नु नै मूर्खता हो तिर्न तिर्न खोज्नु नै मूर्खता हो अझै मूर्खता त्यो हो जसले बाबुआमालाई बुढेसकालमा घिन मानेर वृद्धाश्रम लगेर केही पैसामा केही रकममा बेचिदिन्छ हो पक्कै पनि हो त्यो यो अर्थमा घिन लाग्छ त्यस्ता सन्तान देखेर जसले बाबुआमाको बुढेसकालमा स्याहार गर्न नसकेर घिन मानेर झ्याउ मानेर होइन त्यो किसिमको व्यवहार देखाइरहेका हुन्छन् हामी ती सन्तानहरूप्रति लक्षित गरिरहेका छौँ सूचना पढ्ने बेला आयो कृष्ण तिमीले सूचना पढ अनि मसँग एउटा मजाको मुक्तक छ मसँग पनि छ युगिन राष्ट्रिय मुक्तक वाचन दुई हजार त्रिहत्तर भनेर देवदहमा हुँदैछ मुक्तकको धमाका भनेर सूचना आएको छ टिकटमा मुक्तक हुँदैछ देवदहमा जसका लागि देशका चर्चित मुक्तकारहरू एकै ठाउँमा भेला हुँदै हुनुहुन्छ अर्को शनिबारको कुरा जेठ एक गते त्यसका लागि यहाँहरू सम्पूर्ण मुक्तक अनुरागी मनहरूका लागि रूपन्दै देवदमा होइन रूपन्दै देवदमा हुने यो कार्यक्रममा तपाईँ नजिकै हुनुहुन्छ त्यतातिर सबै साथीहरूलाई निमन्त्रणा नै भयो र यदि पोखरा नजिकैका साथीहरूले जो हामीलाई सुन्दै हुनुहुन्छ उहाँहरूले पनि जाने इच्छुकता जगाउनुहुन्छ भने तपाईँ पक्कै पनि जान सक्नुहुन्छ पक्कै पनि यति बेला फेरि हामी मुक्तक वाचन गर्छौँ मुक्तक छ इन्धन डिबी भण्डारी गुल्मीका साथी हाल उहाँ रेगिस्तान मरुभूमि भन्नुभएको छ मैले सुन्दर तरिकाले मुक्त पोस्ट गर्नुभएको रहेछ मैले सामाजिक सञ्जालको प्रयोग गरिरहेको छु जब मायामा विश्वास भन्दा घात बढी हुन्छ जब मायामा विश्वास भन्दा घात बढी हुन्छ तब मनमा हर्षभन्दा विस्वाद बढी हुन्छ त्यसै त्यसरी नै देश पनि नाजुक बन्दै जान्छ त्यसरी नै देश पनि नाजुक बन्दै जान्छ जब जब भन्दा आयात बढी हुन्छ बडो गजबको बडो गजब तरिकाले घुमाउनु भाषा हो यो हो मुक्तक एकदमै राम्रो लाग्यो इन्दनजी यहाँको नाम जसरी इनर्जेटिक छ इनर्जेटिक <laughs> पक्कै पनि हो <laughs> मुक्तक पनि त्यस्तै छ बडो गजबका मुक्तकहरू आज हामीले बडो गजबका मुक्तकहरू पढ्यौँ आमालाई सम्झिएर आमालाई सम्बोधन गरेर लेखिएका मुक्तक उत्तिकै दमदार थिए आज जो जति साथीहरूका मुक्तक हामीले भाषण गऱ्यौँ साथीहरू सबैलाई धेरै धेरै धन्यवाद छ नेपाली साहित्यको यो विधाको मुक्तक विधाको विकासका लागि उन्नयनका लागि श्रीवृत्तिका लागि जहाँ जसरी तपाईँ लागिरहनु भएको छ तपाईँ सबै सबैलाई हाम्रो तर्फबाट सलाम सलाम छ मुक्त यात्राको तर्फबाट सलाम छ हामी दुवैजनाको तर्फबाट पर्सनल्ली सलाम छ सलाम छ र समग्र पोखराको तर्फबाट सलाम भन्दै आजको लागि भने म कृष्ण सरु बिदा माग्छु शुभयात्रा गोरी भन्दा मलाई काली मन पर्यो गोरी भन्दा मलाई त गोरी भन्दा मलाई त काली मन पर्यो अलि सोझी आली अलि आली अलि जाली मन पर्यो अलि सोझी आली अलि जाली मन पर्यो गोरी भन्दा मलाई त गरे गरे समगजने सारे मरे नि धने नि सधम गम पम पध पध निध निस निसरे पम गस पम गस सरे गरे गम गम प सरग रे गम गम प प्रशंसा नै किन खोज्नु त्यति राम्री मान्छेसँग प्रशंसा नै किन खोज्नु त्यति राम्री मान्छेसँग प्रशंसा नै किन खोज्नु त्यति राम्री मान्छेसँग रिसाएर गरेको त्यो रिसाएर गरेको त्यो गाली मन पर्यो अलि सोझे अलि अलि जाली मन पर्यो अलि सोझे आलि अलि जाली मन पर्यो गोरी भन्दा मलाई त फुल रोछन् काँडा रोज्दैनन् सबैजना फुल रोछन् काँडा रोज्दैनन् सबैजना फुल रोछन् काँडा रोज्दैनन् मलाई भने फुल गोड्ने मलाई भने फुल गोड्ने माली मन पर्यो अलि सोझे आली अलि जाली मन पर्यो अलि सोझे अलि आली जाली मन पर्यो गोरी भन्दा मलाई त को हेर कति सुहाएको कति सुहाएको हेर ओठ टोकी मस्किएको कति सुहाएको हेर ओठ टोकी मस्किएको त्यसै सुन्दर ओठको जाने त्यसै सुन्दर ओठको जाने लाली मन पर्यो अलि सोझी अलि अलि जाली मन पर्यो अलि सोझी अलि अलि जाली मन पर्यो गोरी भन्दा मलाई त सिन्दुरहाले अब उनलाई आफ्नो बनाउनु छ मैले सिन्दुरहाले अब उनलाई आफ्नो बनाउनु छ मैले सिन्दुरहाले अब उनलाई आफ्नो बनाउनु छ मैले त्यसैले त उनको सिउँदो त्यसैले त उनको सिउँदो खाली मन पर्यो अलि सोझी अलि अलि जाली मन पर्यो अलि सोझी अलि अलि अलि अलि अलि अलि जाली मन पर्यो गोरी भन्दा मलाई त